छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज बिस वर्ष पुगेको छ एमाले र उसका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन आश्रित दिवस मनाउँदैछन् नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय मदनगर बल्कुमा स्मृति सभाको आयोजना गरी मदन भण्डारीको प्रतिमामा माल्यार्पण गरेको छ श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका अध्यक्ष जननाथ खनालले मदन भण्डारी जस्तो नेता अहिले कोही नरहेको भन्दै उहाँको स्मरण गर्नुभयो नेकपा एमाले उहाँकै मार्गदर्शनका आधारमा अगाडि बढेको भन्दै खनालले भण्डारीले लिएको मार्गदर्शन आज पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भएको भएको छ यस्तै नेकपा एमाले चितवनले मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा परिमृत भएको स्थान दासढुङ्गामा स्मृति सभा गरेको छ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संविधानसभा निर्वाचनको सुनिश्चितता लगायतका माग राख्दै देशका विभिन्न ठाउँमा आमरण अनसनमा बसेका आफ्ना कार्यकर्ताको माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय चितवन अगाडि आमरण अनसनमा बसेका कार्यकर्तालाई भेट्न चितवन आउनुभएका महतोले अनसनमा बसेकाहरूको स्वास्थ्य बिग्रनु भनेको राज्यको स्वास्थ्य बिग्रनु भएकाले अस्वस्थ दुखद अवस्था दुःख धुन नदिन सरकारको ध्यान आकर्षण गराउनुभयो उहाँले पोखरामा आमरण अनसनमा बसेका आफ्ना कार्यकर्तामाथि रातको समयमा भएको धरपकडप्रति आफूको गम्भीर ध्यान आकर्षण भएको बताउनुभयो निर्वाचनको मिति घोषणा गरेर चुनाव हुने वातावरण तयार गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ संविधान सभा निर्वाचन सम्बन्धी कानूनमा देखिएको विवादका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ साँझ पाँच बजे सेना समाजन समन्वय समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचन कानून संशोधन एक प्रतिशतको थ्रेस होल्ड संविधान सभाको मिति घोषणा लगायतका विषयमा छलफल हुनेछ निर्वाचन आयोगमा दल दर्ता गर्दा ल्याउनु पर्ने हस्ताक्षर संविधान सभा सदस्य संख्या लगायतका विषयमा दलहरूबीच मतभेद रहेको छ यी विषयमा छिट्टै टुङ्गो लगाएर चुनावको मिति तोक्न सरकारलाई सिफारिस गर्ने विषयमा आजको बैठकमा छलफल हुने एमाले नेता भीम रावलले जानकारी दिनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी बीच आज एकता हुने भएको छ त्यसका लागि दिउँसो एक बजे काठमाडौँको भेरकुटी मण्डपमा एकता सम्मेलनको आयोजना गरिएको राष्ट्रिय जनशक्ति पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो तीन दिनसम्म चल्ने सम्मेलनले पूर्व प्रधानमन्त्री समेत रहेका बहादुर थापालाई अध्यक्ष बनाएर नयाँ कार्यसमिति चयन गर्नेछ सम्मेलनबाट तीन उपाध्यक्ष तीन महामन्त्री एक कोषाध्यक्ष प्रवक्ता सहप्रवक्ता र पाँच सहित एक सय सात सदस्य नयाँ समिति चयन गरिनेछ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सूचना र प्रविधिका बारेमा सुसूचित गराउने देशले हरेक मे सत्र तारिकका दिन यो दिवस मनाइन्छ सन् उन्नाइस सय उनासत्तरी मे सत्र तारिकमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको सम्झनामा सन् दुई हजार पाँचदेखि विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाउन थालिएको हो दिवसको मुख्य उद्देश्य समाज परिवर्तन र आर्थिक विकासका लागि इन्टरनेट तथा सूचनाको चेतना दिने रहेको छ राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा भएको भीषण आग लागि रातभरको प्रयासपछि आज बिहान करिब नौ घण्टापछि नियन्त्रणमा लिएको छ आगो निभाउन उपत्यकाका तीन जिल्लाका दमकलले नपुगेर दुई दर्जन बढी पानीका निजी ट्याङ्कर पनि प्रयोग गरिएका थिए आगलागीबाट करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि मानवीय हताहती भने भएको छैन आगलागीले ठमेलको प्रख्यात पुस्तक पसल पिलग्रिम बुक हाउसका अधिकांश पुस्तकहरू पनि जलेर नष्ट भएका छन् शेरबहादुर साई र अजय साईका तीन घर जलेर नष्ट भएका छन् करिब बिस करोड मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ पृथ्वी राजमार्ग अन्तर्गत तनहुको जामुनेमा आज बिहान पर्यटक बसको ठक्करबाट एक बालक मृत्यु भएको छ पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा एक प सात नौ शून्य नम्बरको बसले ठक्कर दिँदा जामुने तिन नयाँ बस्तीका तिन वर्षीय बालक सुरज राणाभाटको मृत्यु भएको प्रहरीले जनाएको छ घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् उता नवलप्रासीको कावासतीमा बिहान बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ पूर्व पश्चिम राजमार्गमा लु एक पाँच दुई शून्य शून्य नम्बरको बसको ठक्करबाट ज्यान गुमाउनेको नाम ठेगाना खुल्न सकेको छैन इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेद्वार दिन नपाउने भएका छन् संवैधानिक निकाय गार्जियन काउन्सिलका धार्मिक सदस्य मोहम्मद यादीले संविधानले नै महिलालाई राष्ट्रपतिको उम्मेद्वार हुन रोक लगाएको तर्क गर्दै कुनै पनि महिला चुनावमा सहभागी हुन नपाउने बताएका हुन् राष्ट्रपति निर्वाचनका लागि तिसजना महिलाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ तेस्रो स्थानमा रहेको राजस्थान र पाँचौँ स्थानको हैदराबाद बीचको खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ सेमी फाइनल प्रवेशका लागि हैदराबादले आज र बाँकीहरूको खेल जित्नै पर्ने दबाव छ भने उसले बेङ्गलोरको खेल पनि कुर्नुपर्ने हुन्छ आजको खेलमा राजस्थानले जित हात पारे सेमी फाइनल प्रवेश गर्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा किङ्स इलेभेन पन्जाबले दिल्ली डेयर डेबिल्सलाई सात रनले पराजित गरेको थियो अवस्था बिहान एघार बजेको अर्पण खबर यति नै ध्रुवराज विदा भई नमस्कार